लुटिएको छ अब भगवानको विरुद्ध मुद्दा चलाउनुपर्छ कि त यो देश दाउमा लगाउनुपर्छ बडो मेहनतले घर बनाएको थिएँ बडो मेहनतले घर बनाएको थिएँ बेचैन आज त्यही घर भत्काउनुपर्छ कि त यो देश दाउमा लगाउनुपर्छ भोलिदेखि फेरि आँखाहरू अनिदा हुनेछन् भोलिदेखि फेरि आँखाहरू अनिदा हुनेछन् तिमी छौ आज मन्जिल निदाउनुपर्छ कि त सिमानामा गएर रगत चढाउनुपर्छ कि त यो देश दाउमा लगाउनुपर्छ यो आठ शेरको गजल हेमप्रकाश मन्जिलको थियो यसै गजल सँगसँगै उज्यालो नाइन्टी नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी दिनेश निरौला र म प्रस्तुता अच्युत किमिरे बुलबुल उपस्थित भएका छौं शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभ रात्रि उज्यालो नाइन्टी नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा म दुईजना होनहार गजलकारका साथ आइपुगेको छु म आफैले होनहार भनिरहनु पर्दैन किनभने अस्ति भर्खरै गएको शनिबार कैफियत विमोचन भयो कैफियत अहिले नेपाली गजलको कोसेढुङ्गाको रूपमा एउटा संग्रह भएर आउँदैछ देशभरिका बीसजना नेपाली गजलकारहरूलाई छनौट गरेर उहाँहरूका गजलहरू सङ्कलन गरिएको छ त्यसमा र त्यसैभित्र पर्न सफल विशेष मध्यपश्चिम गजलका लागि कहलाइएकै क्षेत्र त्यसमा बाँके कोहलपुरका दुईजना श्रष्टा आज मसँग हुनुहुन्छ पहिलो चरणमा हेमप्रकाश मन्जिल हुनुहुन्छ र दोस्रो चरणमा हुकुम ठिमा धड्कन हुनुहुन्छ उहाँहरू गजल क्षेत्रमा निकै लोकप्रिय भइसक्नु भएको श्रष्टा हुनुहुन्छ हेमप्रकाशजी तपाईँलाई स्वागत छ हाम्रो कार्यक्रममा धन्यवाद समानता कहाँ हुन्छ महल जलायो भने समानता कहाँ हुन्छ महल जलायो भने समानता हुन्छ झुपडी महल बनायो भने समानता कहाँ हुन्छ महल जलायो भने यस कारण प्रवासमा बस्नु परेको छ यसकारण प्रवासमा बस्नु परेको छ आमाको मृत्यु हुनेछ छोरा घर आयो भने समानता कहाँ हुन्छ महल जलायो भने हतियार चलाए त पक्कै बहादुर बन्छ हतियार हतियार चलाए त पक्कै बहादुर बन्छ विद्वान हुनेछ कलम चलायो भने हतियार हतियार चलाए त पक्कै बहादुर बन्छ विद्वान हुनेछ कलम चलायो भने म आगोको विरुद्ध मुद्दा चलाइदिन्छु म म आगोको विरुद्ध मुद्दा चलाइदिन्छु आगोले तिम्रो तस्विर जलायो भने समानता कहाँ हुन्छ महल जलायो भने लाजको महसुस त्यसपछि मात्रै हुनेछ लाजको लाजको महसुस त्यसपछि मात्रै हुनेछ जिन्दगीमा पहिलोचोटि कपडा लगायो भने समानता कहाँ हुन्छ महल जलायो भने समानता हुन्छ झुपडी महल बनायो भने हेमप्रकाश मन्जिलको आवाजमा तपाईँले गजल सुन्नुभयो हेमप्रकाश मन्जिल मध्यपश्चिमको खुल्ला गजल प्रतियोगितामा प्रथम पनि भइसक्नु भएको छ बाँके कोवलपुरमा करिब बिसजना होनार गजलकारहरू छन् जसमध्ये का दुईजना आजको हाम्रो कार्यक्रमका अतिथि भनेर आउनुभएको छ पिपल चौतारामा हामीले केही समय अगाडि बुलबुलकै कार्यक्रमका लागि पनि त्यहाँका गजलकारहरूको आवाजलाई लिएर आएका थियौँ धेरै अगाडि र आज उहाँहरू नै काठमाडौँ आउनुभएको समय पारेर बुलबुलको स्टुडियोसम्म मैले निम्ता गरेको छु र उहाँहरू आइपुग्नु भएको छ मैले एकपटक फेरि स्मरण गराउँ हालै भर्खरै प्रकाशनमा आएको सार्वजनिक भएको कैफियतभित्र संग्रहित गजलका गजलकार द्वे कुवलपुर बाँकेका हुकुमठीमा धडकन र हेमप्रकाश मन्जिल आज हाम्रो कार्यक्रममा हुनुहुन्छ हेमप्रकाश मन्जिलले हामीलाई गजल सुनाउनु भयो हेमप्रकाशजी तपाईँहरूकोतिर गजल यसरी फस्टाउने माहौल चाहिँ कसरी तयार भयो त्यो माहौल कोलपुरमा एउटा राम्रो टिम छ पूर्णिमाको त्यसमा कपिल अन्जानज्यूबाट सुरु भएको जस्तो लाग्छ मलाई पछिल्लो चरणमा अघिल्लो चरणमा त सागर गैरे महानन्द ढगालबाट सुरु भएको त्यो चरण पछिल्लो समयमा आउँदाखेरि कपिल अन्जानबाट कपिल अन्जानको अथाग प्रयासबाट यो सुरु भएको र अहिले हुकुम ठिमा धड्कन बेगम थापा निशल लगायतका गजलकारहरूले त्यसमा सहयोग गर्नुभएको छ अनि अर्को एउटा गजल फेरि तपाईँ तयार हुनुहुन्छ सुनाउनको लागि हुन्छ म एउटा सुनाउँछु पहिले गरिबहरूलाई यसरी नाजुक बनाइन्छ पहिले गरिबहरूलाई यसरी नाजुक बनाइन्छ सयको ऋण दिएर हजारको तमसुक बनाइन्छ पहिले गरिबहरूलाई यसरी नाजुक बनाइन्छ बा आमाहरू सन्तानविहीन हुन सक्छन् बा बा आमाहरू विहीन हुन सक्छन् खेलाउन भनेर बच्चालाई बन्दुक बनाइन्छ खेलाउन भनेर बच्चालाई बन्दुक बनाइन्छ उसको जीवन दुःखको यस्तो पाठशाला हो उसको उसको जीवन दुःखको यस्तो पाठशाला हो जहाँ हिटलरको मुटु पनि ढुकढुक बनाइन्छ पहिले गरिबहरूलाई यसरी नाजुक बनाइन्छ नजानु आँखामा सपना बोकेर त्यो देशमा नजानु नजानु आँखामा सपना बोकेर त्यो देशमा त्यहाँ त मान्छेलाई मार्न उत्सुक बनाइन्छ त्यहाँ त मान्छेलाई मार्न उत्सुक बनाइन्छ पहिले गरिबहरूलाई यसरी नाजुक बनाइन्छ सहीको ऋण दिएर हजारको तमसुक बनाइन्छ धन्यवाद हामी हेमप्रकाश मन्जिलसँग छौँ बाँकी कोवलपुरका स्रष्टा जसको गजल हामीले तपाईँलाई आज सुनाइरहेका छौँ उहाँका गजलहरू विभिन्न समसामयिक परिस्थितिलाई बोल्छन् र समाजका विभिन्न प्रसङ्गहरूलाई उठाउँछन् उहाँका गजलले जसको ज्वलन्त उदाहरण यो गजल पनि छ पहिले जसले निधारमा टिका लगायो पहिले जसले निधारमा टिका लगायो पछि उसैले जिन्दगीभर विधुवा बनायो बिहानै उठेर फूल चढाए घण्ट बजाए बिहानै उठेर फूल चढाए घण्ट बजाए आज पनि ढुङ्गाले मान्छेलाई झुक्कायो पछि उसैले जिन्दगीभर विधुवा बनायो सिमानाको युद्धमा छातीमा गोली लागेपछि सिमानाको युद्धमा छातीमा गोली लागेपछि बाउले छोरालाई पनि युद्धमा पठायो पछि उसैले जिन्दगीभर विधवा बनायो आऊ मागेर लैजाऊ न्यायको कलम आऊ मागेर लैजाऊ न्यायको कलम ज जसले तिमीलाई आरोप लगायो पछि उसैले जिन्दगीभर विधवा बनायो यसरी उहाँका गजलहरूले समसामयिक परिस्थितिहरूलाई र मानवीय संवेगहरूलाई बोलिरहेका छन् अनि तपाईँलाई गजलको प्रशिक्षण चाहिँ सुरुमा कसले गर्यो त्यसरी मैले कहिले पनि गजलको प्रशिक्षण लगेको त छैन पत्रिकाहरूमा पढ्दा पढ्दै गजल मन परेर मैले गजल लेख्ने प्रयास गरेँ त्यसपछि कपिल रञ्जनजीको कार्यक्रम गजलमय रातबाट म प्रेरित भएर गजल लेख्न थालेँ भनेपछि रेडियो कार्यक्रमले तपाईँलाई गजलकार बनायो रेडियो कार्यक्रम पढाइ कति गर्दै हुनुहुन्छ अहिले मेरो बिबिएस थर्ड इयरमा अध्ययन गरिरहेको छु उतै पढ्नुहुन्छ कोलपुरमा पढिरहेको छु अनि गजलको तपाईँहरूको माहौलमा जति भएको निश्चित सङ्ख्या छ त्यतिकै सङ्ख्याका साथीहरू मात्रै भेला भएर गजल सुनाउने सुन्ने कार्यक्रम गर्नुहुन्छ कि नयाँहरू पनि थपिँदै हुनुहुन्छ नयाँहरू पनि थपिराख्नु भएको छ अहिले राम्रो फस्टाएको छ कल्पना गजल प्रत्येक शनिबार कि महिनाको प्रत्येक शनिबार हामी हप्तै पछि गएर त्यस्ता किसिमका कार्यक्रमले गजलकार जन्माउनमा वृद्धि गर्दो रहेछ तपाईँको अनुभव के छ त्यो अनुभव छ त्यसले धेरै सहयोग गर्दो रहेछ गजलकार वृद्धि गर्नमा गुणात्मक र सङ्ख्यात्मक रूपमा धेरै राम्रो काम गरिरहेको त्यसले तपाईँको कैफियतमै छापिएका गजलहरू कुनै वाचन गऱ्यौँ गरेनौँ हामीले कैफियतमा छापिएको वाचन गर्छु म एउटा छ अहिले सुनाउनुहोस् त कैफियतमा एकजनाको चारवटा गजल राखिएको छ होइन तपाईँले पनि चारवटा पठाउनु भएको थियो मैले पनि एकजनाको बिसवटा एक एकजनाको बिसवटा भनेपछि बिसजनाको गरी चार सयवटा भयो चार सयवटा चार सयवटा गजलको सङ्ग्रह कैफियत भर्खरै बजारमा आएको नेपालको ठुलो ल सुनाउनुहोस् त त्यसमा भएको एउटा गजल यो सहर भोकाहरूको पनि बनाउनु छ यो सहर भोकाहरूको पनि बनाउनु छ र अपाङ्गलाई लट्ठी दिएर उठाउनु छ यो सहर भोकाहरूको पनि बनाउनु छ र अपाङ्गलाई लट्ठी दिएर उठाउनु छ आज यसकारण छोराले जागिर छोडिदियो आज यसकारण सपुतले जागिर छोडिदियो भोलि देशको विरुद्ध फैसला सुनाउनु छ आज यस यसकारण सपुतले जागिर छोडिदियो भोलि देशको विरुद्ध फैसला सुनाउनु छ म यही सपना बोकेर बाँचिरहेछु म म यही सपना बोकेर बाँचिरहेछु टुहुराहरूको आफ्नो बनेर देखाउनु छ टुहुराहरूको आफ्नो बनेर देखाउनु छ दुश्मनले यस्तो शर्त राखिदिएको छ दुश्मनले दुश्मनले यस्तो शर्त राखिदिएको छ तरबारमा टेकेर आमालाई बचाउनु छ तरबारमा टेकेर आमालाई बचाउनु छ बुढो दार्शनिक यही सोचिरहेको होला बुढो बुढो दार्शनिक यही सोचिरहेको होला एउटा विचारले संसार हल्लाउनु छ यो सहर भोकाहरूको पनि बनाउनु छ भोलि बिहान हुन्छ कि हुँदैन भोलि भोलि बिहान हुन्छ कि हुँदैन अचानो सिरानी राखेर निदाउनु छ यो सहर भोकाहरूको पनि बनाउनु छ र अपाङ्गलाई लट्ठी दिएर उठाउनु छ हेमप्रकाश मन्जिलको गजल हामीले सुन्यौँ उहाँका गजल असाध्यै बेजोड शब्दहरूका साथ हामीलाई सुन्दाखेरि पनि सिरिङ्ग गर्ने हुन्छ यति हुँदाहुँदै पनि मलाई सोध्न मन लाग्छ हेमप्रकाशजी यो गजलले चाहिँ तपाईँका गजलहरूले प्रेमिल कुराहरू नबोलेको होइन यस्तो युवा उमेरमा त्यति धेरै बोलेको छैन किन नबोलेको त त्यो अहिले वैचारिक गजलको माहौल छ हुन त मैले शृङ्गारी गजललाई पनि राम्रो गजलहरू श्रृङ्गारीको होस् या मिलित काफियाको होस् आंशिक काफियाको होस् सबै राम्रो गजलहरूलाई मनपर्छ तर अहिले लेखेको छैन मैले त्यसमा त्यति धेरै चासो देखाएको छैन यो कस्तो रहेछ यसरी वाचन गरौँमा अनुमति छ हुन्छ कहिले रिसाए जस्तो कहिले मन पराए जस्तो कहिले रिसाए जस्तो कहिले मन पराए जस्तो भो नदेखाऊ रङ्गमञ्चमा नाटक देखाए जस्तो जुन पनि उदाएन ताराहरू पनि चम्किएनन् जुन पनि उदाएन ताराहरू पनि चम्किएनन् यस्तो लाग्दैछ आकाश नै हराए जस्तो बो नदेखाउ रङ्गमञ्चमा नाटक देखाए जस्तो बारम्बार सम्झाइरहेछ कोही एक सिलसिला बारम्बार सम्झाइरहेछ कोही एक सिलसिला मर्नु अगाडि बाउले छोरालाई सम्झाए जस्तो बो नदेखाउ रङ्गमञ्चमा नाटक देखाए जस्तो यसपालि दुश्मन निकै बलियो भएको छ यसपालि दुश्मन निकै बलियो भएको छ जित्न यति आसान छ ढुङ्गा चपाए जस्तो बो नदेखाउ रङ्गमञ्चमा नाटक देखाए जस्तो हर एक रातमा एक घर चिहान बनाइन्छ हर एक रातमा एक घर चिहान बनाइन्छ बम पड्केपछि मात्रै मानिसहरू निधाए जस्तो भो नदेखाऊ रङ्गमञ्चमा नाटक देखाए जस्तो साहुले पनि यसरी उधारो पत्याइरहेछ साहुले पनि यसरी उधारो पत्याइरहेछ गरीब सम्झेर आगोले छानो नजलाए जस्तो भो नदेखाऊ रङ्गमञ्चमा नाटक देखाए जस्तो अनभिज्ञ छ यो मौसम यो समय पनि अनभिज्ञ छ यो मौसम यो समय पनि आमाको लास हेरेर बच्चा मुस्कुराए जस्तो कहिले रिसाए जस्तो कहिले मन पराए जस्तो भो नदेखाऊ रङ्गमञ्चमा नाटक देखाए जस्तो यति बेला हामी बुलबुलमा छौँ र हेमप्रकाश मन्जिलका गजलहरू सुनिरहेका छौँ बाँकी कोहलपुरका हेमप्रकाश मन्जिल र हुकुमठीमा धड्कन आजको कार्यक्रमका अतिथि हुनुहुन्छ हुकुमठीमा धड्कनलाई हामी केही बेरपछि प्रस्तुत गर्नेछौँ र यो चरणमा हामीसँग हेमप्रकाश मन्जिल हुनुहुन्छ उहाँ चाहिँ मध्यपश्चिमको खुल्ला गजल प्रतियोगितामा प्रथम समेत भइसक्नु भएको छ र उहाँले विभिन्न गजलहरू हामीलाई सुनाउनुभयो हालसालै कैफियतमा पनि उहाँको गजल प्रकाशित भएको छ भन्ने कुरा मैले यहाँनिर एकचोटि फेरि दोहोऱ्याउन चाहेँ र एम प्रकाशजीलाई सोध्न मन लाग्यो तपाईँ कोवलपुरमा मात्रै गजल वाचन गरेर सुनाउनुहुन्छ कि अरू ठाउँहरूमा पनि पुग्नु भएको छ गजलका कार्यक्रममा म त्यति धेरै गजलको कार्यक्रममा दौडधुप त गरेको छैन तर सम्भव भएसम्म कथा कथासम्म बर्दिया अब अहिले पहिलोपटक काठमाडौँ आयो गजलको लागि अन्त अघि पछि पनि आइयो होला गजलको कार्यक्रम भनेर अहिले आइएको छ ए गजल कार्यक्रम भनेर आउनुभएको पहिलोचोटि पहिलोचोटि हो त्यति धेरै चाहिँ दगुरेको छैन सुर्खेतसम्म गएको छु सुर्खेतसम्म पुग्नु भएको छ के भन्नुहुन्छ नि बाहिरका स्रष्टाहरूले चाहिँ राम्रो प्रतिक्रिया दिनुभएको छ अहिलेसम्म त्यसले तपाईँलाई हौसला दिनु हौसला दिइराखेको छ गजल अरूलाई पनि सिकाउनु भएको छ मैले सिकाएको छु कतिजनालाई जति सिकाउनु भयो मैले त्यति धेरै त छैनन् तिन चारजनालाई सिकाएको छु अनि कस्तो उनीहरूले शिक्षा राम्रोसँग लिएका छन् एकदम राम्रोसँग राम्रोसँग लेख्नु भएको छ अर्को गजल सुनाउन तयार बस्नुभएको हो कुन सुनाउनुहुन्छ अब एउटा तपाईँ गजल गजल बाहेक अरू विधा के केमा लेख्नुहुन्छ नि म कविता पनि लेख्छु सर ल एउटा पहिला गजल सुनाऊ त्यसपछि समय रह्यो भने एउटा कविता पनि सुन सुन्नुपर्छ तपाईँ एउटा गजल कहाँ हुन्छ सधैँ सधैँ आतिएर पनि कहाँ हुन्छ सधैँ सधैँ आतिएर पनि बाटो बन्नुपर्छ पहाड भत्किएर पनि कहाँ हुन्छ सधैँ सधैँ आतिएर पनि देश भएको छ अँध्यारोमा राखिएको कैदी जस्तो यो देश यो देश भएको छ अँध्यारोमा राखिएको कैदी जस्तो किन हराएन सन्नाटा मैन पग्लिएर पनि किन हराएन सन्नाटा मैन पग्लिएर पनि टाउको माथि यसरी पनि टेकिन्छ यहाँ टाउको टाउको माथि यसरी पनि टेकिन्छ यहाँ सुरक्षित भएन हिमाल अग्लिएर पनि टाउको माथि यसरी पनि टेकिन्छ यहाँ सुरक्षित भएन हिमाल अग्लिएर पनि खबर नसुनाउनु प्रेमीले देह त्यागेको यसमा प्रेमिल कुरा आएको छ अलिकति खबर खबर नसुनाउनु प्रेमीले देह त्यागेको ऊ पनि मर्न सक्छ डोलीमा सजिएर पनि कहाँ हुन्छ सधैँ सधैँ आत्तिएर पनि बाटो बन्नुपर्छ पहाड भत्किएर पनि यो गजल हामीले सुन्यौँ हेमप्रकाश मन्जिलको कतिपय यो साहित्य कला र सङ्गीतका क्षेत्रका व्यक्ति चाहिँ अनुहारले नामले उमेरले पेसाले नचिनिए पनि उनीहरूका रचनाले चिनिने हुन्छन् कोवलपुरका केही नामहरू मेरो दिमागमा प्रभाव परेको यताउति कुरा गर्दाखेरि पनि सुनेको र गजलकै सिलसिलामा धेरै पटक सुनिरहेका नाममध्येको एउटा नाम हेमप्रकाश मन्जिल पनि हो र प्रत्यक्ष रूपमा अनुहारै याद गर्ने गरी मैले सायद सायद गजल सँगसँगै जोडेर अनुहार याद गर्ने गरी चाहिँ आजबाट याद गर्दैछु गजल सुनिसकेपछि भनेपछि गजलले त्यस्तो किसिमको एउटा परिचय छोड्छ व्यक्तिको र त्यो व्यक्तित्व तपाईँमा सधैँ कायम रहोस् भन्ने शुभकामना पनि बुलबुल मार्फत म अहिले दिन चाहन्छु हेमप्रकाशजी अब तपाईँले कलम चलाउने अर्को विधा गजल तपाईँका दमदार छन् सुनियो यसमा शङ्कै पनि रहेन होला भन्ठान्छु म यसै पनि बुलबुलियनको प्रतिक्रिया बाँकी नै छ त्यति हुँदाहुँदै पनि यस्तो गजल लेख्ने व्यक्तिले कविता कस्तो लेख्नुहुन्छ एउटा कविता चाहिँ सुन्नै मन लाग्यो आजको कार्यक्रममा सुनाउनुहोस् न हस् म पासपोर्ट र देश शीर्षकको एउटा कविता सुनाउँछु झोलाभरि काँचका फुलहरू बोकेर मनभरि खुसीका ढुङ्गाहरू सँगालेर अलिकति गुराँसको सुगन्ध र अलिकति कान्जिरुवाको चिसो सौन्दर्य बोकेर हावाको पहाड चढेर समुद्रको बाटो भएर आँखामा सिंगै कणाली सजाएर गएका छन् मेरा मान्छेहरू अलिकति कानजिरुवाको चिसो सौन्दर्य बोकेर हावाको पहाड चढेर समुद्रको बाटो भएर आँखामा सिङ्गै कणाली सजाएर गएका छन् मेरा मान्छेहरू जानु पूर्व सोधेको थिएँ भूगोलभित्रको एउटा प्रश्न ए मित्र पासपोर्टमा देश कसरी हटाउँछ हो जानु पूर्व सोधेको थिएँ भूगोलभित्रको एउटा प्रश्न ए मित्र पासपोर्टमा देश कसरी हटाउँछ जा गृहयुद्धमा देशको भाषा बोल्ने सिद्धार्थ पनि गएछ गृहयुद्धमा देशको भाषा बोल्ने सिद्धार्थ पनि गएछ सेनाको रिटायर अफिसर गएछ गएछ अस्ति भर्खर शपथ खाएको उच्च सरकारी कर्मचारी कारखानामा मजदुरहरू भेटिन्नन् महिनौ भइसक्यो विद्यालयमा हेडमास्टर नआएको बाँझै देखिन्छन् किसान हराएका खेतबारीहरू अचेल स्वास्नी पिट्दैनन् जणियाहरू कारखानामा मजदुरहरू भेटिन्नन् महिनौ भइसक्यो विद्यालयमा हेडमास्टर नआएको बाँझै देखिन्छन् किसान हराएका खेतबारीहरू अचेल स्वास्नी पिट्दैनन् जडियाहरू कुनै दुखान्त सिनेमाको अभिनय जस्तो फिस्सा हाँस्दछ एउटा निर्वासित जिन्दगी भन्सारको मूल ढोकामा कसरी भयो माउरीको घरमा कमिलाको साम्राज्य जस्तो कि मान्छेहरू जंगल पसेको बेला चराहरू गाउँ फर्किए जस्तो कसरी कसरी भयो माहुरीको घरमा कमिलाको साम्राज्य जस्तो कि मान्छेहरू जंगल पसेको बेला चराहरू गाउँ फर्किए जस्तो जानेहरूको त के कुरा हराएको छ सुसार नपाएको मेरो सभ्यता जानेहरूको त के कुरा हराएको छ सुसार नपाएको मेरो सभ्यता बाजे बराजुका ठेकीहरू हराएका छन् हराएका छन् प्रेमिकाले दिएका प्राचीन गलबन्दीहरू माफी माफी माग्नु थियो तेन्जिङ हराएकोमा हिउँको दुःख बोकेर उभिएको छ बिचरो सगरमाथा माफी माग्नु थियो तेन्जिङ हराएकोमा हिउँको दुःख बोकेर उभिएको छ बिचरो सगरमाथा मरूभूमिमा भेटिएको शीतको थोपा जस्तो दुर्लभ आदिम मूर्तिहरू हराएका छन् र बाँकी देखिन्छन् चिम फुटाइएका केही अन्धा ल्याम्पोस्टहरू महोदय यता कतै शान्ति भेटियो भने भनिदिनु शान्ति खोज्न गएका छन् कुमारी आनीहरू माफ गर्नुहोला मेरा दिग्गज मित्रहरू मेची महाकाली यात्रामा मेरो परिभाषाको देश कतै नभेटाएपछि मैले सरकारलाई एउटा प्रश्न सोधेको छु के देश भनेको ढुङ्गा र माटो मात्रै हो यो कार्यक्रम सुनिसकेपछि तपाईँलाई कसैले सम्पर्क गर्न चाह्यो भने तपाईँको सम्पर्क गर्ने स्रोत के हुन्छ मेरो इमेल पनि छ Manjil two five eight at the rate Gmail dot com र मोबाइल सम्पर्क नम्बर छ अन्ठानब्बे चार बयासी छ नौ चार छ सात अन्ठानब्बे चार बयासी छ नौ चार छ सातमा सम्पर्क गर्न सकियो हवस् हाम्रो कार्यक्रमसम्म आउनुभयो तपाईँका आउँदा रचनाहरू अझ फलुन फुलुन धेरै धेरै धन्यवाद काठमाडौँ आउनुभएको बेलामा बुलबुलको स्टुडियो मार्फत चाहिँ आफ्ना गजलहरू सुनाइदिनु भयो हार्दिक धन्यवाद तपाईँलाई मलाई पनि धन्यवाद दिन मन लागेको छ म फसलमा रहेर लेखिरहेको श्रेष्ठलाई यहाँ आएर उज्यालोमा तपाईँको यस्तो देशव्यापी प्रख्यात कार्यक्रम बुलबुलमा यसरी स्थान दिनुभएकोमा धन्यवाद दिनु बुलबुल एउटा इरानी चरा उज्यालो नाइन्टी नेटवर्कको रात्रि प्रस्तुति सिधा कुरा प्रष्ट विचार उज्यालो 90 नेटवर्क बुलबुल एउटा इरानी चरा उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल मन हराएर मुटुविहीन बनेर मन हराएर मुटुविहीन बनेर के बाँच्नु यो सहरमा मेसिन बनेर आफन्तहरू रुन्छन् र जोत्छन् यो छातीमा आफन्तहरू खन्छन् र जोत्छन् यो छातीमा म चुपचाप सहन्छु जमिन बनेर के बाँच्नु यो सहरमा मेसिन बनेर जस्तो कि यो पाठशाला मृत्युशालाले जस्तो कि यो पाठशाला मृत्युशाला हो यहाँ मृत्यु घोकाइन्छ तल्लीन बनेर के बाँच्नु यो सहरमा मेसिन बनेर धडकनको आकाश भत्किन्थ्यो भुइँचालोले धड्कनको आकाश भत्किन्थ्यो भुइँचालोले तिमी आयो र बचायो दलिन बनेर मन हराएर मुटुविहीन बनेर के बाँच्नु यो सहरमा मेसिन भनेर उज्यालो नाइन्टी नेटवर्कको रात्रि प्रस्तुति बुलबुलमा छौँ हामी तपाईँलाई फेरि स्वागत छ यो चरणमा उज्यालो नाइन्टी नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेसनहरूबाट एकैसाथ तपाईँ अहिले बुलबुल कार्यक्रम सुनिरहनु भएको छ र बुलबुलमा आज हामी बाँकेका स्रष्टाहरू लिएर आएका छौं हेमप्रकाश मन्जिल योभन्दा अघि हुनुहुन्थ्यो अहिले हामीसँग हुकुम ठिमा धड्कन हुनुहुन्छ हुकुम ठिमा धड्कन पनि बेजोडका गजलहरू लेख्नुहुन्छ आफ्नो धड्कनलाई राख्नुहुन्छ गजलमा भन्ने मैले उहाँका गजल केही हेरेर अनुमान लगाएको छु र धड्कनलाई उहाँले तखल्लुसको रूपमा पनि प्रयोग गर्नुभएको थियो अहिले भर्खरै मैले वाचन गरेको गजलमा म यसभन्दा पछिल्ला कुनै बुलबुलमा पनि बर्दियाका स्रष्टाहरू लिएर आउने सोचमा छु बाँकेर बर्दिया मध्यपश्चिममा त्यसो त मध्यपश्चिमका प्राय सबै जिल्लाका गजलकारहरू दमदार नै हुनुहुन्छ यति हुँदाहुँदै पनि बाँके बर्दियाले अझ धेरै योगदान गरेको छ भनेर एकजना अग्रज गजलकारले बुलबुलमा आएर भनेर पनि जानुभएको थियो आज त्यसैको प्रमाणस्वरूप पनि बाँकेका गजलकारहरूलाई यहाँ ल्याउने मौका जुटेको छ कैफियतले गर्दा जुटायो त्यसको लागि शब्दघर छापाखाना र नेपाल मेडिकल कलेजको साहित्य समूहलाई हामी हार्दिक धन्यवाद भन्दछौँ बुलबुल कार्यक्रम मार्फत अब हुकुमठीमा धड्कनलाई म अगाडि सार्छु तपाईँको नामबाटै प्रश्न सोध्न मन लाग्यो मलाई त अप्ठ्यारो नाम छ अप्ठ्यारो पनि होइन युनिक नाम छ हजुर <laughs> कसरी राख्नुभयो यो नाम हुकुमठीमा धड्कन हुकुम त मेरो वास्तविक नाम भइहाल्यो वास्तविक नाम नै यही हो सानैदेखि हजुर हुकुम हुकुम अब अभिभावकले राखिदिएको नाम सर्टिफिकेटमा चाहिँ के लेख्नुहुन्छ त हुकुम जङ बुढा ए हुकुम जङ बुढा लेख्नुहुन्छ अनि पछि चाहिँ यो ठिमा धड्कन चाहिँ कसरी थप्नु थप्नुभयो ठिमाको अर्थ फ्युजन हुन्छ क्यारे ठिमा हा हुन्छ होइन तपाईँले ठिमा मात्र लेख्नुहुन्छ तर हजुर हाइब्रिड अब भरमसभा भा जस्तो भयो ठिमाको अर्थ फ्युजन त्यसपछि धड्कन भनेको धड्कन नै भयो निक्नेम भयो अनि यो हुकुम ठिमा र धड्कनको पनि केही संयोगहरू छन् त्यस्तो खासै छैन के भन्छ यो दुईटा कुनै दुईटा विशेष जातिबाट जन्मने तेस्रो जस्तो यो केराउँ र मेन्डलको सिद्धान्त भन्नु खोज्नुभयो तपाईँले हजुर त्यसरी फ्युजन भएर अर्को एउटा विशेष आएको हुँ भन्ने अर्थ लाग्यो <laughs> हजुर तपाईँ मतलब वंशानुक्रम क्रमको रूपमा पनि हाइब्रिड हो र हजुर ए हुकुम बुढाबाट हुकुम ठिमा धड्कन भन्नुभयो होइन मलाई यो थाहा थिएन मैले सोधेँ पनि यो नाम नै युनिक लागिरहन्छ मलाई मैले पहिला पनि तपाईँको गजल वाचन गरेको छु बुलबुलबाट र सायद पिपल चौताराको रेकर्डमा चाहिँ तपाईँको आवाज पनि आएको थियो बाँकी कोवलपुरका करिब बिसजना जाने माने गजलकारमध्येका दुईजना आज हेमप्रकाश मन्जिल अघि हामीले प्रस्तुत गऱ्यौँ अब हुकुम हुकुमठीमा धड्कन म प्रस्तुत गर्छु उहाँको गजलबाट उहाँलाई एउटा गजल सुनाउनुहोस् न यो छाती बनेको छ इस्पातले यो छाती बनेको छ इस्पातले कोही किन्न सक्दैन मलाई सौगातले भोलि नानीलाई सेक्नु छ घाम लागेमा भोलि नानीलाई सेक्नु छ घाम लागेमा हिजो पनि रातभर भिजायो बर्सातले हामीलाई डार्बिनले बाँदर बनाएर गयो हामीलाई डार्बिनले बाँदर बनाएर गयो किन मान्छे बनाएन सुकरातले किन मान्छे बनाएन सुकरातले ए समय वाल्मिकी बनेर देखाउँछु ए समय वाल्मिकी बनेर देखाउँछु डाकु बनाएर छोडेको छ हालातले डाकु बनाएर छोडेको छ हालातले यो छाती बनेको छ इस्पातले कोही किन्न सक्दैन मलाई सौगातले हुकुम हुकुमठीमा धड्कनको गजल यो सायद मञ्चमा थियो भने अहिले गडर र ताली पाउनु भएको छ कि छैन यो गजलले पहिला पाउनु भएको हुनुपर्छ पाउँछ त्यसो त तपाईँहरू अझ यो ताली बजाउने भन्दा पनि मैले त्यहाँ मध्यपश्चिमका स्रष्टाहरूले गजल वाचन गर्दा चाहिँ अरूले वाह वाह गर्ने समर्थन गरेको चाहिँ देखेको छु बढी र साह्रै राम्रो र एक किसिमको सभ्य शैलीमा वाचन गरेको पनि देखेको छु मैले कति पुग्यो होला हुकुमजी तपाईँका गजलहरू त्यसरी गजल मैले गनेको छैन गर्न मिल्नेछन् धेरै स्तरीय लेख्ने स्तरीय गजल मैले मैले मेरो नजरमा गजल बने भन्न सक्ने गजलहरू चालिस पचासवटा बढी छैनन् बिसवटा गजल अहिले कैफियतमा पनि आएको छ लेख्ने सयवटा भन्दा बढी लेखेको छैन होला अहिलेसम्म तपाईँलाई प्राय गजलहरू कण्ठै हुन्छन् जस्तो छ यसमा लेखेर ल्याउनु भएकोमा पनि अगाडि अगाडिको अक्षरहरू अथवा एक दुई शब्द मात्रै लेख्नु भएको छ कुन पढौँ कुन पढौँको दोधारमा परे म दुईवटा तिनवटा मात्रै पुरा गजल लेख्नु भएको छ <laughs> मैले वाचन गर्ने भन्दा म तपाईँलाई नै वाचन गर्न लगाएँ अर्को एउटा सुनाउनुहोस् त हजुर यो कण्ठ गर्ने प्रवृत्ति ऐना अगाडि गएर दुई चारचोटि भन्यो भने कण्ठ हुन्छ के अरे गजल <laughs> ऐना अगाडि गएर भन्नुहुन्छ <laughs> हजुर आफै भन्नुहुन्छ आफै हेर्नुहुन्छ हजुर सुनाउनुहोस् त ऐना अगाडि हेरे जस्तै गरी हेर्दै भन्दै भन्दै हेर्दै गर्ने बानी छ यो भर्खरैको नयाँ गजल भोका झुपडी र नाङ्गा गरामा भोका झुपडी र नाङ्गा गरामा धडकन हराएको छ कुना कन्दरामा केही युगले सधैँ हारेको युद्ध जित्नका लागि युगले सधैँ हारेको युद्ध जित्नका लागि मेरी आमाले बुवालाई मारिन् बिस्तरामा मेरी आमाले बुवालाई मारिन् बिस्तरामा रानीलाई जुन पङ्क्षीको मुटु चाहियो रानीलाई जुन पंक्षीको मुटु चाहियो राजाको प्राण अडेको छ त्यही चरामा राजाको प्राण अडेको छ त्यही चरामा धड्कन हराएको छ कुना कन्दरामा अन्तिम शेर केही गरेर जाऊ सपुत बाँच्नका लागि केही गरेर जाऊ सपुत बाँच्नका लागि भीमसेन अझै बाँच्दैछ धरहरामा भीमसेन अझै बाँच्दैछ धरहरामा भोका झुपडी र नाङ्गा गरामा धड्कन हराएको छ कुनाकन्दरामा कति बेला लेख्नुभएको गजल हो यो नयाँ भन्नुभयो भर्खरै अहिले दुई सेयर अगाडि नै बनाइसकेको थिएँ अनि बाँकीमा बाहिर बसेको बेला अहिले भर्खरै <laughs> हाम्रो हेमप्रकाश मन्जिललाई हामीले प्रस्तुत गर्दा गर्दै तपाईँले चाहिँ गजल तयार गरिसक्नु भएको थियो बाहिर हजुर साह्रै खुसी लाग्यो एकदम छिटो छिटो पनि रचना हुँदो रहेछ गजल तपाईँले सङ्ग्रहहरू निकाल्ने सोच गर्नुभएको छ कि छैन यति छिटो सङ्ग्रह निकाल्ने सोचमा छैन सर हुनुहुन्न है हजुर अब तपाईँले यसभन्दा बाहिरका गजल एउटा गजल चाहिँ मलाई अन्त्यलाई राखिदिनु होला बिट मार्ने बेलामा एउटा गजल पुरा लेखिएको गजल पनि मलाई चाहिने हुन्छ अरू तपाईँले जुन कुनै सुनाउनु हुँदा पनि हुन्छ आज हुकुम ठिमा धड्कन चाहिँ बुलबुलसम्म आइसक्नु भएको अवस्थामा उहाँका गजलहरू नै बढी सुनाउन चाहन्छु म एकपटक बुलबुलियनलाई स्मरण गराउँ अघि मैले प्रस्तुत गरेका स्रष्टा हेमप्रकाश मन्जिल चाहिँ मध्यपश्चिम खुल्ला गजल प्रतियोगितामा प्रथम पनि भइसक्नु भएको छ एकपटक भनेर आज हुकुम ठिमा धड्कनलाई भन्नुपर्दा चाहिँ उहाँ धेरै पटक कविता प्रतियोगिताहरूमा प्रथम भइसक्नु भएको छ <laughs> कुनै कविता कन्ठै छ कविता त कण्ठ चाहिन्छ लामो हुन्छ हेर्नै पर्ने हुन्छ है नत्र प्रथम भएको कुनै कविता सुनाउने मौका मिल्थ्यो तपाईँले डायरीमा बोकेर ल्याउनु भएको छैन यद्यपि तपाईँ गजल सुनाउन सक्नुहुन्छ ऐना अगाडि बसेर कण्ठ पारेको एउटा गजल सुनाउनुहोस् त मलाई लाग्छ कता कता दुश्मनी जस्तो मलाई लाग्छ कता कता दुश्मनी जस्तो तिमीले देखाएको मित्रता दुश्मनी जस्तो यस्तो हुँदैन एउटै बाटोमा सँगै हिँड्नुको मूल्य यस्तो हुँदैन एउटै बाटोमा सँगै हिँड्नुको मूल्य कदम कदममा छ खिन्नता दुश्मनी जस्तो म देखाउँछु चोखो माया आफन्त ठानेर म देखाउँछु चोखो माया आफन्त ठानेर उनी देखाउँछिन् वीरता दुश्मनी जस्तो तिमीले देखाएको मित्रता दुश्मनी जस्तो ए जिन्दगी म तसँग हारिसकेको योद्धा ए जिन्दगी म तसँग हारिसकेको योद्धा किन सताउँछस् नसता दुश्मनी जस्तो मलाई लाग्छ कता कता दुश्मनी जस्तो तिमीले देखाएको मित्र त दुश्मनी जस्तो तपाईँमा तपाईँलाई चाहिँ को गजलकारको प्रभाव धेरै छ कसको गजलहरू मन पराउनुहुन्छ तपाईँ गजल ठ्याक्कै यो गजलकारले अहिलेको गजलहरूमा वैचारिक गजलहरू मनपर्छ बढी यो शृङ्गारिक भन्दा पनि अग्रज गजलकारहरूको नाम लिँदा अब ज्ञानु लिन पऱ्यो कोलपुरमा बसेर गजल लेख्नेहरूमा कपिल अन्जानको विशेष मनपर्छ बाबु त्रिपाठी अनि सुधा साईको गजल त्यसपछि निरज डाक्टर निरजजीको उहाँको त्यस्तै हिन्दी गजलहरू पनि एकदम दमदार लाग्छ हिन्दीहरू भनेको वाचनवाला कि गायनको हिन्दी गजल त गजल त विशेष गायनकै लागि हो त्यो अकाट्य शब्द अकाट्य वाक्य हो मैले साङ्गीतिक सोध्न खोजेँ साङ्गीतिक गजलहरू हिन्दी राम्रो हुन्छ मनपर्छ हजुर तपाईँहरू त्यहाँ मतलब हिन्दी प्रभावको नजिकै बस्नुभएको हुनाले मन परेको होला कि शब्दहरू नै राम्रो भएर होला हिन्दी गजलमा जुन भाव हुन्छ वैचारिकता हुन्छ त्यो त्यही भाव नै मनपर्ने हो तपाईँलाई मन परेको चाहिँ हिन्दी गजलमा कुनै मन परेको कुनै ट्र्याक भन्नु पऱ्यो भने चाहिँ कुन एकदम धेरै रुचाएको सम्झनुहुन्छ त अहिले ठ्याक्कै मन परेको कसले गएको आज फिर दिल ने एक तमन्ना कि आज फिर हमने दिलको सम्झाया यो शेर ए तपाईँ गाउनु पनि हुन्छ कि सामान्य गाउँछु प्रयास गर्नु सुनौ <laughs> आफ्नो गजल होइन मैले यो यो तपाईँ यो तपाईँले मन पराउने चाहिँ गजल गाउन सक्नुहुन्छ भन्न खोजेको तपाईँको पनि केही बेरपछि म गाएको सुन्छु यो प्रयास नगर <laughs> ल उहाँलाई हामी हुकुमठीमा धड्कनलाई मन परेको यो गजलको सानो टुक्रा हामी बिचमा अलिकति सुन्छौँ आज फिर दिल ने एक तमन्ना की आज फिर दिल ने एक तमन्ना की आज फिर दिल को हमने समझाया आज फिर तपाईँ यति बेला बुलबुल सुन्दै हुनुहुन्छ उज्यालो नाइन्टी नेटवर्क मार्फत काठमाडौँ उपत्यका र आसपासका क्षेत्रहरूमा र देशभरिका विभिन्न एफएम स्टेसनहरूबाट अहिले एकैसाथ बुलबुल प्रसारण भइरहेको छ हामीले हुकुमलाई मनपर्ने र उहाँले हिन्दी उर्दू शब्दहरू चाहिँ दमदार हुन्छन् भन्नुभएको हुनाले र उहाँले रुचाउनु भएको एउटा गजल बजायौँ आज फिर दिल तमन्ना कि अब म उहाँकै गजल उहाँको गायनमा सुन्न रुचाउँछु कुन सुनाउनुहुन्छ मैले लामो गायन दुई सेर मात्रै गुनगुनाउने प्रयास गरेँ अध्यारो जिंदगी को आकाश रितो रितो किन लाग्छ आज फुलको किन लाग्छ आज फुलको सुवास रितो रितो अध्यारो जिंदगी को आकाश रीतो रीतो मुटु भीत्रा मेरे मुटु यो प्राण माग्छ पल पल भित्र मेरै मुटु यो प्राण माग्छ पल पल यो प्राण माग्छ पल पल त्यसैमा किन हुन्थे उदास रितो रितो किन लाग्छ आज फुलको किन लाग्छ आज फुलको सुबास रितो रितो अध्यारो जिन्दगीको आकाश रितो रितो यति नै मिठो स्वर रहेछ त गाउँमा किन अप्ठ्यारो मान्नुभयो तपाईँ शिक्षण गर्नुहुन्छ भन्ने मलाई जानकारी छ स्कुल पढाउनुहुन्छ हजुर अध्ययन पनि अध्ययन पनि बच्चाहरूलाई सिकाउनुहुन्छ कि सिकाउनुहुन्न गजल सिकाउँछु सर मैले आफ्नो गजल लगायत आफ्नो फेरि फेरिमा रहेका अन्य साथीहरूको गजल पनि भन्दै सिकाउँदै भनेपछि तपाईँको स्टुडेन्टहरू पनि गजलकार भइसक हुँदैछन् दुईजना पर सालको स्टुडेन्ट आठ क्लास कटाएर अहिले नाइनमा जाने स्टुडेन्टहरू राम्रो गजल लेख्थे त्यति राम्रो वैचारिकतामा त डुब्न सक्दैनन् सानो उमेरका केटाकेटीहरू तर एउटा संरचना जुन दिन पर्ने हो त्यो दिएँ मैले उनीहरूले पछ्याएँ तपाईँको पढाइ चाहिँ आफ्नो कहाँ पुऱ्याउनु भयो एमएड फर्स्ट इयर सर अहिले गर्दै हुनुहुन्छ उहीँबाट नेपालगञ्ज महेन्द्रमा नेपालगञ्जबाट गर्दै हुनुहुन्छ म तिम्रो महलमा निधाउन सकिनँ म तिम्रो महलमा निधाउन सकिनँ झुपडीमा फर्केर पनि आउन सकिनँ पटक पटक छानो जलाइदिन्छौ र पनि पटक पटक छानो जलाइदिन्छौ र पनि खर बाहेक अरू केही बिछाउन सकिनँ झुपडीमा फर्केर पनि आउन सकिनँ फूल बन्न मेरो हैसियत कम पर्छ फूल बन्न मेरो हैसियत कम पर्छ काँडा बनेर पसे त बिजाउन सकिन झुपडीमा फर्केर पनि आउन सकिन काँडा बनेर पनि त बिझाउन सकिन झुपडीमा फर्केर पनि आउन सकिन कदम कदममा झस्काउँछ तिम्रो यादले कदम कदममा झस्काउँछ तिम्रो यादले त्यसैले कहिल्यै बाटो बिराउन सकिन म तिम्रो महलमा निधाउन सकिन झुपडीमा फर्केर पनि आउन सकिन हुकुम सिंह हुकुम ठिमा धड्कन आजको अतिथि उहाँको गजल मैले वाचन गरेँ एउटा गजल मैले अब कार्यक्रमको अन्त्यको लागि चाहिँ एउटा राखेको छु यो म केही बेरमा वाचन गर्नेछु म फेरि हुकुमजीलाई अगाडि सार्छु तपाईँले सङ्ग्रह निकाल्ने कुनै सोच बनाउनु भएको छ कि छैन सङ्ग्रह निकाल्न पुग्ने गरी गजल भयो कि भएनन् गजल पुर्याउने हो भने त एउटा सङ्ग्रहलाई जसोतसो पुग्थे होला तर यति चाँडै नि ननिखारिँदै गजल सङ्ग्रह तात तातो निकालिहाल्नु आत्तिहाल्नु पर्ने खासै कारण छैन कैफियतले त निकाल्थ्यो त कसरी ननिखारिएको भन्नुभयो <laughs> बिसवटा गजल आउनु पनि सङ्ग्रहभन्दा कम्ती होइन नि त्यो कैफियतमा आइसकेको गजल फेरि आफ्नो सङ्ग्रहमा नराख्ने सोच हो भनेपछि बिसजनाको बिस बिसवटा गजल छनौट गरियो छ तपाईँको पनि बिसवटा गजल परे तपाईँले कतिवटा पठाउनु भएको थियो सुरुमा सुरुमा मैले बिसवटा पठाएँ त्यसपछि फेरि साथीहरूले पाँचवटा माग्नुभयो ए पच्चिस पच्चिसवटा छ होइन सर छनौट गर्दाखेरि बिसवटा पऱ्यो ए अरू थप गरियो पाँचवटा हजुर र निकै खुसी पनि हुनुहुन्छ होइन देशभरिका स्रष्टा सङ्कलन गरेर तयार गरिएको गजल सङ्ग्रह बिसजनाको बिस बिसवटाको दरले सङ्ग्रह तयार गरिएकोमा तपाईँको पनि छनौट परेर र अस्ति गएको शनिबार विमोचन सार्वजनिक भयो र यही सन्दर्भमा तपाईँहरू काठमाडौँ आउनुभएको थियो यसकै सार्वजनिक गर्ने समारोहमा र हामीले बुलबुलसम्म ल्याउने मौका पायौँ अर्को गजल सुनाउन तयार बस्नुभएको हो मलाई याद छ एउटा गजल टारी टारी रहँदैन सिम हुन सक्छ टारी टारी रहँदैन सिम हुन सक्छ त्यसरी नै मेरो जीवन स्वर्णिम हुन सक्छ समयको खेल हो आमा धैर्य मात्र गर समयको खेल हो आमा धैर्य मात्र गर तिम्रो मुटुको टुक्रो हाकिम हुन सक्छ तिम्रो मुटुको टुक्रो हाकिम हुन सक्छ मेरो मुहारमा त माटो छ माटोको पीडा छ मेरो मुहारमा त माटो छ माटोको पीडा छ तिम्रै मुहारमा गाजल र क्रिम हुन सक्छ त्यसरी नै मेरो जीवन स्वर्णिम हुन सक्छ अन्तिम शर्मा भोलि सिमानामा गएर गजल सुनाउनु छ भोलि सिमानामा गएर गजल सुनाउनु छ आजको हाम्रो भेट नै अन्तिम हुन सक्छ आजको हाम्रो भेट नै अन्तिम हुन सक्छ टारी टारी रहँदैन सिम हुन सक्छ त्यसरी नै मेरो जीवन स्वर्णिम हुनसक्छ जाँदा जाँदै आजको रात आजको साँझ खुब मिठो बनाउनु भयो मैले निकै अगाडि तपाईँको यो गजल सुनेको थिएँ सायद कोवलपुरमै र अत्यन्तै धेरै छोको र धेरै मान्छेले मन पराएको पनि गजल सम्झिकन सुनाउनु भयो धेरै धेरै धन्यवाद हुकुमजी तपाईँलाई कसैले सम्पर्क गर्नु पर्यो भने अब हामीसँग समय थोरै छ कुन सूत्रमा सम्पर्क गर्नुपर्छ बताइदिनुहोस् न अन्ठानब्बे चार एकासी तेत्तिस छ सय त्रिसठी मेरो मोबाइल नम्बर हुकुम एक सय दस at the rate Gmail dot com अन्ठानब्बे चार एकासी एकासी तेत्तिस तेत्तिस छ सय त्रिसठी हस् हाम्रो कार्यक्रमसम्म अनुभव धेरै धेरै धन्यवाद तपाईँलाई यो अवसरको लागि यहाँलाई पनि धन्यवाद हवस् त अब आइतबारसम्मका लागि उत्पादन सघि दिनेश निरोला र म प्रस्तोता अच्युत किमिरे विदा हुन्छौँ आज हामीले हेमप्रकाश मन्जिल र हुकुमठीमा धड्कन बाँके कोहलपुरलाई प्रस्तुत गऱ्यौँ जाँदा जाँदै म हुकुमठीमा धड्कनको गजल वाचन गर्दै शुभरात्रि भन्दैछु हरपल त्रासै त्रासमा टुङ्गिन्छ जीवन हरपल त्रासै त्रासमा टुङ्गिन्छ जीवन नटुङ्गिने आशमा टुङ्गिन्छ जीवन यो महल यो मखमल आफ्नो होइन यो महल यो मखमल आफ्नो होइन कात्रो बेरेर लासमा टुङ्गिन्छ जीवन नटुङ्गिने आशमा टुङ्गिन्छ जीवन कतै चाँदीका बस्ती सुनका रहर कतै चाँदीका बस्ती सुनका रहर कसैको दुई गाँसमा टुङ्गिन्छ जीवन नटुङ्गिने आशमा टुङ्गिन्छ जीवन जसलाई किनार भनेर हेपियो सधैँ जसलाई किनार भनेर हेपियो सधैँ त्यही बगरको पासमा टुङ्गिन्छ जीवन हरपल त्रासै त्रासमा टुङ्गिन्छ जीवन नटुङ्गिने आसमा टुङ्गिन्छ जीवन बुल एउटा इरानी चरा उज्यालो नाइन्टी नेटवर्कको रात्रि प्रस्तुति बुलबुल बुल।